अध्यक्ष खेम बहादुर पाठक सहभागी हुनुहुन्छ सयौं रेडियो हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन देशभरिका दुई सय चालिस भन्दा बढ़ी रेडियोहरूबाट प्रसारण भइरहेको आजको कार्यक्रम साझा नेपालमा हामी सहकारी मार्फत कृषिको विकास कसरी गर्न सकिन्छ भन्ने बारेमा छलफल गर्न गइरहेका छौं आजको छलफलमा सहभागी सहकारीलाई माया गर्ने एमाले सभासद पशुपति चौलागाई र नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेमबहादुर पाठक यहाँहरू दुवैजनालाई रेडियो कार्यक्रम साझा नेपालमा हार्दिक स्वागत छ हजुर धन्यवाद ए सहकारी जुन आन्दोलन सहकारी आन्दोलनले नै कतिको प्राथमिक छ वास्तवमा सहकारी आन्दोलनमा अहिले हेर्दाखेरि विशेष गरी बचत ऋणको कार्यक्रमहरू चलिरहेको छ र अरू पनि प्रकृतिका सहकारीहरू अगाडि बढिरहेछन् र तर अहिले चाहिँ हाम्रो यदि आर्थिक रूपले बनाउने हो भने विशेष विशेष गरी कृषिलाई पहिलो प्राथमिकता दिनुपर्छ भन्ने मलाई लाग्छ र त्यही हिसाबले अहिले चाहिँ कृषि सहकारी संघ संस्थाहरू अहिले तीव्र गतिमा अगाडि बढिरहेको अवस्था छ र सहकारी मार्फत चाहिँ अहिले धेरै ठाउँमा विशेष गरी अब यो सहकारीको कार्यक्रम अलिक बढी फोकस गरेर लानुपर्ने चाहिँ ग्रामीण क्षेत्रमा हो किनभने पहिला त स्वतस्फूर्त सहरमा अलिकति सुविधा पनि भएकोले सजिलो पनि भएकोले धेरै सहकारीहरू सहरमुखी भएको थियो तर अहिले चाहिँ अहिले बिस्तारै चाहिँ गाउँमुखी सहकारी भएको छ र त्यो गाउँमुखी सहकारी के भएको छ त भन्दा बढी गरी चाहिँ कृषि सहकारी संस्थाहरू चाहिँ अगाडि बढिरहेको अवस्था छ र अहिले पछिल्लो अवस्थामा आउँदाखेरि चाहिँ धेरै मान्छेहरू अब चाहिँ कृषि सहकारी मार्फतबाट कृषिको विकास गर्नुपर्छ भनेर चाहिँ मा चाहिँ यो कृषि सहकारीहरूको नेटवर्क पनि पुगिसकेको छ र यो चाहिँ तीव्र रूपले अगाडि बढिरहेको अवस्था छ पशुपति चौलागाईजी अलिकति यो सबै खालका सहकारी जो राजधानीमा बसेर बैङ्किङ कारोबार गर्छन् र एउटा दुर्गम क्षेत्रमा बसेर कृषिको विकासको लागि काम गर्छन् त्यो दुइटैलाई एउटै नजरले हेरेको जस्तो लाग्छ अहिलेसम्म यसलाई कसरी परिवर्तन गर्ने कृषिको क्षेत्रमा सहकारीलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने कुरा कृषिको क्षेत्रमा सहकारी नआइकन हुँदै हुँदैन अहिलेको समस्या गाउँमा पनि सहरमा पनि यो बिचबिच भइसकेका त्यस्ता सेवा केन्द्रहरू भएको समेतमा पनि बचत तथा ऋणका संस्थाहरू धेरै छन् अहिले झण्डै तीस हजारको हाराहारीमा सहकारी दर्ता भएका छन् ती धेरै जसो चाहिँ कृषिमा नभएर बचत तथा ऋणको क्षेत्रमा संगठित गर्नेहरू तथा ऋणको क्षेत्रमा सेवा दिनेहरू पनि अरूबाट संगठित भएका छन् तिनले त्यसलाई व्यवस्थित अझ उन्नत बन्नु पर्यो जो होइन बचत तथा ऋण र अरूमा आइनले पनि कृषिको क्षेत्रलाई लगानीको मुख्य थलो बनाउनु पर्यो आफ्ना सहकारीका मेम्बरहरूलाई बनाउनु पर्यो अब कृषि कृषिको पेसा घाटाको पेसा भन्छन् त्यही भएर हो कि अब यो बैङ्किङ कारोबारतिर गए नाफा हुन्छ यता फेरि कृषि व्यवसायतिर लाग्दा घाटा हुन्छ भनेर आकर्षण कम भएको हो कि त्यसको लागि एउटा विशेष आकर्षण गर्ने कार्यक्रम नभएर हो कि हो नै त्यही त्यसकारण मैले तपाईँलाई भन्दैछु कि गाउँमा बसेर काम गर्ने सहकारीहरू र सहरमा ठूला ठूला व्यापार गर्ने सहकारीहरूको स्तर र उनलाई दिने सुविधा वा यो सम्मान उस्तै हुनुहुन्न भन्ने कुरा हामीले अब बहस र छलफल चलाउनुपर्छ किनकि हामी हिजो सहकारी बनाउनु मात्र लाग्यौं सहकारीमा के के समस्या आउँछन् त्यसको बारेमा धेरै छलफल गरेनौं समस्याहरूको बारेमा हामी छलफल चलाउँदैछौं अनि विविध खालका सहकारीहरू हिजो सुरु वारती हामीले बचत तथा ऋणका बनायौं कृषि अहिले डिफ्रेन्ट सेवाका क्षेत्रहरूमा अफहरूका सहकारीहरू हामी बनाउँदैछौँ सहकारीकै माध्यमबाट र दबावबाट अहिले यसपटकको बजेटमा कृषिको क्षेत्रमा जाँदाखेरि छ भन्दा कृषकहरूले ब्याज तिर्नु नपर्ने गरी नीतिमा आएको छ यो सहकारीहरूकै अभियानमा लाग्ने अभियन्ताहरूको दबाव पनि हो र सँगै सँगै कृषि सहकारी माध्यमबाट काममा जाने उत्पादनशील संस्थाहरूलाई सहकारीहरूलाई ब्याङ्किङ काल त्यसको निम्ति अहिले नीति बनाउनको निम्ति दबावहरू जाँदैछन् त्यसको नीतिमा लिएर आउनुपर्छ त्यसकारण राज्यले कृषि नाफाको व्यापार होइन त्यसैले हामीले भनिरहेको छौं कि पूर्णतया यसमा अनुदानको व्यवस्था राज्यले गर्नुपर्छ दुनियाँभरिका कामहरूमा अनुदानको व्यवस्था न त्यो भारतमा जानुहोस् त्यो अमेरिकामा जानुहोस् हामी ओल्ड ब्याङ्क ग्याट यस्ताका सदस्य बन्यौँ जसको कारणले हामी चाहिँ कृषिमा दिइआएको अनुदान पनि कटौती गर्यौं तर हामीलाई शिक्षा दिने अमेरिकनहरू हामीलाई शिक्षा दिने युरोपियनहरू चाहिँ उनीहरू कृषिमा अनुदान दिन्छन् त्यसकारण अमेरिकामा जानुहोस् चाइनामा जानुहोस् भारतमा जानुहोस् युरोपमा जानुहोस् अस्ट्रेलियामा जानुहोस् क्यानाडामा जानुहोस् जहाँसुकै पनि कृषिको काम गर्नेहरूको निम्ति राम्रो अनुदानको व्यवस्था छ त्यसकारण नेपालमा पनि अनुदानको व्यवस्था त्यो सहकारी मार्फत गर्नुहोस् वा व्यक्तिगत रूपमा गर्नुहोस् वा कम्पनी मार्फत गर्नुहोस् जुन रूपमा गरिएको भए पनि कृषिको क्षेत्रमा काम गर्नेहरूलाई अनुदान दिनुपर्छ किन दिनुपर्छ भन्दा हामी रोजगारीका कुरा गर्छौं पाँचवटा सेक्टर हामी आत्मनिर्भर बन्न सक्छौँ राज्यले त्यो चिज लिएर आउनु पर्यो दूध माछा मासु तरकारी फलफूल र खाद्यान्न यो पाँचवटामा हामी आत्मनिर्भर हुनका निम्ति हामीले तपसिलका कामहरू गर्नु पर्यो त्यसमा विधि र कानूनमा के के सुधार गर्नु पर्यो अनि हाम्रा यो ब्याङ्किङ कारोबारमा कसरी सुधार गर्नु पर्यो त्यसपछि तालिम केन्द्रहरूमा हामीले के के गर्नु पर्यो बजारीकरणको निम्ति के के गर्नु पर्यो प्रशोधनको निम्ति के के गर्नु पर्यो त्यस्ता के के सङ्घ संस्थाहरू हामीले डेभलप गर्नु पर्यो त्यो कति वर्षमा गर्छौँ त्यसको निम्ति आम रूपमा भन्ने हो भने सहकारीहरू नै यसका पहिलो माध्यम हुन सक्छ यी नाफामुखी मात्र छैनन् यी सेवन सहकारीको माध्यमबाट हामी चिज गर्न सक्छौँ अब यसो गर्नका निम्ति सहकारीभित्र आफैमा पनि केही समस्याहरू छन् जसलाई आएका केही नकारात्मक कुराहरूको आधारमा अहिले राज्य सहकारी जति चाहिँ कमजोर छन् सहकारी चाहिँ खत्तम छन् ऐन कानूनहरूमा नपुगेका चिजहरूलाई सुधार गरेर जानुपर्छ विधि र कतिपय नियमावलीहरू छन् भने त्यसलाई सुधारेर जानुपर्छ त्यसकारण अब सहकारीको माध्यमबाट मात्रै कृषिलाई बलियो र जनतामुखी बनाउन सकिन्छ सुधार गर्न सकिन्छ यसलाई व्यवसाय बनाउन सकिन्छ त्यसकारण कृषि र सहकारी यी एक आपसका यी चाहिँ यी छुट्टिनै नसक्ने पाटा हुन् जसले मात्रै राष्ट्रको विकास गर्न सक्छ खेमजी अब सहकारी कृषक सहकारीहरू उनीहरूको अवस्था कस्तो छ र अहिले चाहिँ राज्य तहबाट कतिको सहयोगहरू प्राप्त छ ती सहकारीलाई वास्तवमा अहिले कृषि सहकारी संस्थाहरूको यो आफै स्वत स्फूर्त भएर सञ्चालन भएको सहकारी कुनै सरसहयोग स्रोतहरू पनि नपाएर बसेको यो हालतको र त्यसमा पनि फेरि त्यो सहकारी चलाउने मान्छेहरू दुर्गममा छन् त्यसपछि गएर चाहिँ चेतना स्तर कम छ स्रोत छैन त्यस कारणले गर्दा आफैमा त्यति धेरै धेरै सहकारी दर्ता जति भएको छ नि त्यो कृषि सहकारी ती धेरै ठुलो संख्या दुनियाँमा चाहिँ त्यो बलियो बनिसकेको अवस्था छैन तर पनि अब जब त्यो सहकारीको कन्सेप्ट बुझेर सहकारीको मर्म भावना बुझेर जसले सञ्चालन गरिरहेका छन् ती सहकारी संस्थाहरू चाहिँ अलिकति अलिकति केही गर्न सक्ने उन्मुख भएर अगाडि बढेको हामीले देखिरहेका छौँ र यसलाई सपोर्टको कुराहरू भन्यो भने अहिले बिस्तारै अब सरकारले पनि अब यो कृषि सहकारीहरू मार्फत चाहिँ केही गर्नुपर्छ भनेर यो पछिल्लो वर्ष चाहिँ सरकारले सपोर्टको कुरा लिएर आएको छ र त्यो धेरै कार्यान्वयनमा पुगिसकेका छैन बिस्तारै अब यसलाई चाहिँ ट्रायलको हो र अब हामीले अहिलेको अहिले कृषि सहकारीहरू छन् र ती हो हिजो चाहिँ त्यो जन्मदाखेरि नै वास्तवमा यसलाई क्लियर भएर जन्मिया छैन जस्तै एनजिओले गाउँमा गएर चाहिँ कृषक किसानहरूको हुँदै गएपछि अब उनीहरू छोडेर आउट भएर जाने बेला के गरिदिने भन्दा अब यो सहकारीमा दर्ता गरिदिने भनेर दर्ता गर्यो उसले छोडेर गएपछि त्यो मर्यो अब कृषि विकास कार्यालयले समूह बनायो त्यसको विकास गर्दै लाँदा फेरि सहकारीमा दर्ता गर्यो अनि हाम्रो काम पुरा भयो भने अनि त्यसपछि कृषि विकासले छोड्यो अनि अरू कसैको प्रयोजनको लागि खोलिदिने अनि त्यो प्रयोजन सम्पन्न भएपछि अनि त्यसलाई चाहिँ कहीँ लिङ्क नगराइदिने यो हालतमा भएको सहकारीहरू चाहिँ त्यति राम्रो ढङ्गले अगाडि बढाएको छैन र अहिले चाहिँ केही कृषि सहकारी जो साना किसान कृषि सहकारीहरू जसको आफ्नो छुट्टै बैंक छ जसको आफ्नो केन्द्रीय सङ्घहरू पनि छ र जसले चाहिँ मर्म भावना अलिक स्ट्रङ रूपले गाविसको किसानहरूलाई त्यहाँ सङ्गटेर धेरै मेम्बरहरू मिलेर आफ्नै ठुलो पुँजी बनाएर चलेका ती कृषि सहकारीहरू चाहिँ अलिक बलियो ढङ्गले अगाडि बढेर गएको हामीले देखिरहेछौँ हजुर यो सहकारीको संख्या छ नि अब यो गाउँमा एउटै गाउँमा बाइस तेइस चौबिस पच्चिससम्म सहकारी हुने यसले चाहिँ यो संख्याले चाहिँ कस्तो हुन्छ दिगो विकासका लागि सहकारी आफैको मेरो चाहिँ सधैँ मेरो भनाइ चाहिँ के हो भने नि यो सङ्ख्यात्मक रूपमा सहकारी वृद्धि भएर वास्तवमा सहकारीको प्रगति भएको भन्ने हुँदैन हामी कहीँ कहीँ सुन्छौँ सहकारीमा लागेको मान्छेले पनि हाम्रो देशमा तिस हजार सहकारी भयो भनेर भनिरहेला मलाई चाहिँ अलि मेरो मुटु चाहिँ झिउ चिसो हुन्छ किनभने यति हजार सहकारी भएको भनेको हिसाबले त्यहाँ सहकारीको विकास हुने होइन त्यो कति क्वालिटीको छ कति स्तरीय छ धेरै त्यसका सदस्यलाई कति धेरै सेवा सुविधाहरू दिन सक्छ भन्ने कुरा सबभन्दा ठुलो कुरा हो त्यसै भएर अहिले हामी चाहिँ के भने भनिरहेको छौँ भन्दा एउटा गाविसमा एउटा विषयको एउटा संस्था हुनुपर्छ होइन एउटा विषयको एउटा संस्था हुनुपर्छ जब धेरै संस्था भएपछि त्यहीँको पुँजी बाँडिन्छ त्यहीँको सदस्य बाँडिन्छ सदस्य धेरै चारतिर बाँडिएपछि त्यो सहकारीको संगठन सानो हुन्छ सानो संगठनले राखेको बचत र सेयर पुँजी थोरै हुन्छ थोरै पुँजी लगानी गर्दाखेरि अनि त्यो खर्च कटाएर स्वत संस्था चाहिँ खर्च धान नसकेर घाटा जान्छ घाटा गएको संस्था सदस्यले थाहा पायो भने स्वत छोडेर हिँड्छ त्यस कारणले गर्दाखेरि हाम्रो चाहिँ अहिले व्यक्तिको भनाइ चाहिँ के हो भने एउटा गाविसमा एउटा विषयको सहकारी बनाउन त्यो बलियो बनाउने होइन बलियो बनाउने यदि एउटै विषयको धेरै सहकारी छ भने चाहिँ मर्ज गर्ने मर्ज गर्नुपर्छ संस्था थोरै बनाउने क्वालिटीको बनाउने र धेरै खाले सेवा र सुविधा छिटो छरितो किसिमले उसका सदस्यलाई पुर्याउने यो चाहिँ सहकारीको सबभन्दा महत्त्वपूर्ण पाटो हो भन्ने मलाई चाहिँ त्यस्तो लागेको छ यो अहिले जुन सहकारीहरू राम्रोसँग व्यवस्थापन गर्न नसकेर हो कि संख्या धेरै भएको जस्तो एकै ठाउँमा पनि अब एउटै गाउँमा पनि धेरै सहकारीको संस्था देखिने यो सहकारी भएको जस्तो देखिएको हो कि आवश्यकता नै हो के हो आवश्यकता पनि हो र हामीले व्यवस्था र हो कि सेवा दिने संस्थाहरूले तलसम्म सेवा दिन नसकेको कारणले के को माध्यमबाट सेवा पाइन्छ भन्दा केही मान्छे संगठित भयो अनि छरिएर बसेको त्यो पुँजीलाई कलेक्सन गर्यो कलेक्टिभली अलिकति काममा जाउँ भन्ने कुरामा राज्यको पहल तलसम्म छैन राज्य छ कि छैन तलसम्म थाहा छैन राज्यले दिनुपर्ने जुन सेवा छ सुविधा छ ती चिजहरू छैनन् जसले गर्दा जनता आफैले संगठित भएर प्राप्त गर्ने सेवा के भन्दा सहकारी बनाऊ जसको माध्यमबाट पुँजी पनि अलिकति कलेक्सन हुन्छ यी फुटल पनि हुन्छ त्यस कारणले गरौँ भन्ने ढंगले सुरु भएको छ अब हाम्रा गाउँहरू स्क्याटर्ड छन् अब कतिपय ठाउँमा अनेक पनि बनाइएका छन् अब यसलाई चाहिँ एउटा माध्यम बनाऊ भन्ने पनि खास गरिकन सहरी क्षेत्रमा कता कतै त्यो पनि विशेष गरी ऋण तथा बचतको क्षेत्रमा अलिअलि त्यस्ता चिजहरू पनि देखिएका छन् कतै कतै त्यसो भएको हुनाले अब आवश्यकता त छ तर त्यो आवश्यकता पूरा गर्न यतिका धेरै संख्या चाहिँ चाहिँदैन त्यसैले अब यसलाई चाहिँ अब मर्चलाई के भन्न पर्यो एकीकरण गर्ने अब एकीकरण गर्ने काम पनि हुँदैछन् त्यसकारण सुरु सुरुताका अलि धेरै जन्मन्छन् बिस्तारै तिनीहरू आपसमा विकसित हुँदै जाने क्रममा तिनको बजार गर्दै जान्छ तिनको सेवा दिने ठाउँ कमजोर हुँदै जान्छ अब तिनीहरू आफै सेचुरेसनमा पुग्छन् अनि तिनीहरू फेरि मर्च हुने प्रक्रियामा आउँछन् त ब्याङ्कहरू पनि त्यही भएको छ अनि कोअपरेटिभहरू पनि त्यही हुन्छन् मैले हेर्छु कतिपय ठाउँमा फाइनेन्स कम्पनीहरूको पनि त्यही छ कतिपय ठाउँमा अरू चलिरहेका चाहिँ चाहिने तपाईँको यो यो कम्पनीहरू पनि मर्च गर्दै जाने त्यसकारण यसलाई रेगुलेसन गर्नुपर्ने यसलाई नियमन गर्नुपर्ने यसलाई विधिभित्र ल्याउनुपर्ने कुरा राज्यको त्यसको निम्ति आवश्यक कानून बनाउनु पर्ने त्यसको निम्ति राज्यले मोनिटरिङ सिस्टम कस्तो बनाइदिनु पर्ने त्यसको अनुगमन व्यवस्था कस्तो गराइदिनु पर्ने सहजको निम्ति कस्तो गराइदिनु पर्ने जस्ता चिजमा राज्यको साह्रै ठूलो भूमिका छैन जति जन्मन छन् जन्म नदिने तिनको बारेमा कसरी विकसित गराइदिने कसरी तिनलाई काम गराइदिने भन्ने कुरा चाहिँ त्यसो भए हुन्छ के त भन्दा गर्नको निम्ति त्यसलाई व्यवस्थित गर्नको निम्ति एउटा ऐन सहकारी क्षेत्रकै साथीहरूले मस्यौदा गरिकन नेपाल सरकारलाई मस्यौदा दिनुभएको थियो नेपाल सरकारले अहिलेसम्म पनि त्यो त्यो ऐनको बारेमा अहिले हाम्रा ऐन कानुन विधिहरू भनेका धेरै पुराना छन् अडचालिस सालको ऐनले हामी गभर्न गरिरहेका छौँ त्यहाँभन्दा यता अडचालिस सालमा हजार पन्ध्र सय सदस्य के अरे संस्था थिए होलान् आज ती सुधार पुगेको छन् अनि अनेकन डिफ्रेन्ट माने विभिन्नका थिए होलान् त्यसो भएको हुनाले आ संस्थाहरूलाई कसरी अनुगमन व्यवस्थापन गर्ने भन्ने कुरामा ऐन लिएर आउनु जरुरी छ त्यो ऐन अहिले पनि विचाराधीन छ त्यो सरकारको काखमा छ सरकारले त्यो ऐन ल्याएको छैन हामीले सभासदको नाताले एउटा सहकर्मी के अरे यो सहकारी कर्मीको नाताले चाहिँ छिटोभन्दा छिटो त्यो ऐन ल्याउनका निम्तिको माग गर्दछौँ हामी हामी संसद मार्फत तपाईँहरू मार्फत हामी माग गर्छौँ र संविधानमा पनि के के चिजहरू राख्न सकिन्छ कम्तीमा पनि ती चिजहरूलाई रेगुलेट गर्नका लागि आवश्यक पर्ने ऐन कानून विधिहरूमा पनि सुधार गर्नुपर्छ क्रमशः सुधार भएर जान्छ यो जनताको चेतनासँगै सहकारीहरूको आवश्यकता र चेतनासँगै राज्यको पनि चेतना विश्वास लाग्छ खेमजी अब सभासदले अब बन्ने संविधानमा के के कुरा चाहिँ उल्लेख गरिदिनु भयो भने तपाईँहरू जस्तो कृषिको कृषि सहकारीमा लाग्नुभएकाहरूका लागि राहत हुन्छ के के व्यवस्था चाहिँ गर्दा राम्रो हुन्छ संविधानमा वास्तवमा म मलाई चाहिँ मैले देखिरहेको कुरा चाहिँ के छ भने अहिले हाम्रो सबैभन्दा ठुलो समस्या छ चाहे जे जे भने पनि मैले चाहिँ चारवटा कुराहरू विशेष गरी मैले चाहिँ केलाएर हेर्ने गरेको छु अब यो अहिले कृषिको कुरा सहकारीलाई कृषिमा जोडेर हेर्दाखेरि चाहिँ सहकारी मार्फत कृषिमा चाहिँ यदि विकास गरेर जाने हो भने त्यो कृषि कहाँ हुन्छ त भन्दा विशेष गरी सहरमा भन्दा गाउँमा हुन्छ अनि गाउँमा के छ त भन्दा चारवटा कुरा चाहिँ त्यहाँ एकदम जे जे भने पनि भोलि राज्यले विशेष ध्यान दिएर नीतिगत ढङ्गले चाहिँ राज्यले ध्यान पुर्याउनु पर्ने कुरा चारवटा कुरा छ जुन ठाउँमा मान्छेहरू बसेका छन् त्यहाँ जुन दुर्गम ठाउँमा बसेको मान्छेहरूको चेतना स्तर कम छ होइन चेतना स्तर कम छ जब काम गर्नलाई चाहिँ समस्या हुन्छ अनि के विश्लेषण छौँ गाउँमा फिल्डमा काम गर्दाखेरि भने जति सहर नजिक नजिक बसेको सुविधा सम्पन्न ठाउँमा मान्छे छिटो कुरा बुझ्छ होइन छिटो यस्ता काममा सरेको हुन्छ जब दुर्गम ठाउँमा गइसकेपछि चाहिँ पहिलो तिनीहरूलाई सङ्गठित बनाएर कुरै बुझाउनुपर्छ होइन र चेतनाको विकास गराउनु पर्ने कुरा छ अनि दोस्रो नम्बरमा हाम्रो सबैभन्दा अहिले जोड बन्ने कुरा के छ त भन्दा प्रविधिको कुरा होइन एउटा चेतनाको कुरा अर्को प्रविधि सिपको कुराहरू यो प्रविधि र सिपलाई चाहिँ प्रविधि र सिपलाई यदि सरकारले बढी चाहिँ फोकस गरेर लानुपर्ने हुन्छ अब हामी धेरै मुलुकमा हेर्छौँ त्यहाँ चाहिँ के छ त भन्दा त्यहाँ चाहिँ अब मैले त्यो इजरायलमा भर्खर म हेरेर आएँ अमेरिकाले मात्रै दुई सयवटा कम्पनी रिसर्च कम्पनी राखेको छ विभिन्न किसिमको खेतीका कृषिका कुराहरू टेक्नोलोजीहरू त्यो भित्र्याउन सिकाउनको चाहिँ टुलु टुलु हेरेको छ मैले एउटा चाहिँ खजुरामा म पुगेर त्यहाँको चाहिँ कृषि अनुसन्धानको डाइरेक्टरसँग भेट्दाखेरि उहाँले यस्तो नर्मली कुरा गर्नुभयो कि कृषि अनुसन्धानको घरमा पानी अनि त्यहाँको चाहिँ नारको चाहिँ मैले अठार वर्ष जाहेरी खाएँ एकचोटि मैले विदेशमा गएर मैले कृषिका कुरा नयाँ कुरा सिकेर नेपालमा ल्याउन पाइनँ भन्ने कुराहरू गर्नुहुन्छ भनेपछि अब कृषि वैज्ञानिक जसले यो कृषिको प्रविधिलाई व्यापकता रूपमा लैजानुपर्ने हो त्यहाँको चाहिँ मेन मान्छे एकदम चाहिँ आफै चाहिँ फ्रस्ट्रेट हुनुहुन्छ भने यो अवस्था छ त्यस कारणले प्रविधिको कुरा चेतनाको कुरा प्रविधिको कुरा अनि त्यसपछि पुँजीको कुरा अब जुन पनि बैङ्कहरू वित्तीय संस्थाहरू जहाँ सुगम छ त्यहाँ मात्रै लगानी गरेर जान्छन् जब दुर्गममा गएपछि उनीहरूको खर्च धान्दैन भन्छन् भनेपछि राज्य पनि त्यहाँ नपुग्ने ठूला बैङ्कहरू वित्तीय कारोबार गर्ने संघ संस्था नपुग्ने अनि गाउँमा चाहिँ अब त्यो किसानलाई व्यवसाय बन व्यवसाय बना भनेको छ अनि तपाईँ एउटा अहिले चाहिँ जर्सी गाई पाल्नु पर्यो भने एक लाख रुपियाँ पर्छ अर्ना भैँसी एउटा धेरै दुध दिने भैँसी पाल्नु पऱ्यो भने एक लाख पर्छ एउटा भैँसी पालेर वास्तवमा व्यवसाय हुँदैन चारवटा भैँसी पाल्दा चार लाख पैसा लाग्ने भयो चारवटा गाई पाल्दा चार लाख लाग्छ अनि त्यो किसानलाई दस हजार कसैले पत्याउनेवाला छैन भनेपछि कसरी व्यवसाय हुन्छ यहाँ कुरा गरेर मात्रै व्यवसाय त हुँदैन त्यस कारणले गर्दा कसरी हुन्छ सहज ढङ्गले बरु बैङ्कहरूलाई त्यस्ता सङ्घ संस्थालाई तिमीलाई हामी तिम्रो खर्च धान्ने गरीको व्यवस्था हामी सरकारले मिलाउँछौँ तर तिमी त्यो गाउँसम्म पुग तिनीहरू पुँजीको अभाव हुन नदेऊ भन्ने वातावरण मिलाउनुपर्छ चेतनाको कुरा भयो सिप र प्रविधिको कुरा भयो तेस्रोमा आएपछि पुँजीको कुरा भयो अनि चार नम्बरमा गएपछि तिनीहरूले प्रोडक्ट गरेको उत्पादन गरेको चिज चाहिँ बजार यतातै छैन बजारको लागि उनीहरूले उत्पादन गरेका चिजको मतलब चाहिँ उनीहरूले आफैले भाउ आउन सकेका छैनन् त्यस कारणले गर्दा मार्केटिङ र प्रोसेसिङको कुरा यो चारवटा कुरालाई जोडेर लानको लागि चाहिँ प्रयत्न गर्नुपर्छ समयमा मलबिउ पुर्याउने कुराहरू त्यसपछि गएर चाहिँ गोदामका कुराहरू कोल्ड स्टोरको कुराहरू त्यसपछि सिँचाइका कुराहरू यो चाहिँ सँगै जोडेर लानुपर्ने बाटोको कुराहरू छ त्यसो भएर चाहिँ अब सरकारले विशेष गरी नीति बनाउँदाखेरि के गर्नु पर्यो त भन्दाखेरि त्यहाँको प्रब्लम समस्या के हो त्यो समस्यालाई पहिचान गरेर अनि ठ्याक्कै त्यो पहिचान गरेर त्यसलाई लाभ हुने ढंगले यदि चाहिँ नीति निर्माण तयार भयो कार्यक्रम तयार भयो भने चाहिँ अनि अहिले चाहिँ जसरी कृषिलाई आत्मनिर्भर बनाउने भनेको छ नि अनि त्यो अनुसार चाहिँ अगाडि बढ्छ हुन त कृषिको बजेट चाहिँ एकदम बढिरह्यो भनेछ छ अब यो कृषिको बजेट बढेर मात्रै हुँदैन यसको चाहिँ सबैभन्दा ठुलो कुरा चाहिँ कार्यान्वयन गर्ने कुरा हो हामी सुन्यौँ अहिले पनि योभन्दा अघिल्लो वर्षको बजेट पनि फ्रिज भएको होइन त्योभन्दा अघिल्लो झन् अब एघार बाह्र अर्ब बजेट भएको बेलामा पनि फ्रिज भयो एक्काइस अर्बमा आउँदा नि फ्रिज भयो अब अहिले त्यसो भएर चाहिँ यो कुरालाई कार्य कुरा चाहिँ सबैभन्दा महत्त्वपूर्ण ढङ्गले लैजानुपर्ने कुराहरू हुन्छ त्यसो भएर अब अहिले हामी चाहिँ यही कुराहरू उठाइरहेछौँ कि अब सरकारले के दिन्छ भनेर मात्रै पनि भएन सँगसँगै सरकारले के कार्यक्रम घोषणा गरिरहेछ भन्ने कुरा त्यो जागरुक बनाउने कुरा चेतना दिने कुराहरू हामीले त्यो पनि सँगै लैजानुपर्छ त्यसो लगेन भने कसलाई त्यो कार्यक्रममा आएर कहाँ गयो भने त्यो पाइन्छ भन्ने कुरा त्यो खाले चाहिँ किसानको बीच मार्फतबाट त्यो चेतना दिने कुराहरू हामीले पर्ने हुन्छ अनि जब चेतना त्यसपछि चाहिँ उनीहरूलाई अब यो केही केही अब संघ संस्थाले पनि आत्मनिर्भर बनाउनु भन्दा पनि बनाएर कहाँबाट के पाइन्छ भनेर पैसा दिन्छ अरे त्यसबाट त्यो पैसा लिन जानको लागि संस्था चाहियो भनेर हिँड्ने यो हिसाबले हुँदैन कि कसले पाउनुपर्छ त्यो अनुदान त्यो कार्यक्रम भन्दा जसले गरेको छ जसले राम्रो प्रभाव पार्छ होइन उसले गर्दा गर्दै उसलाई उसले सपोर्ट नपाएर उसको काम अगाडि नसके हो भने त्यस्तोमा दिनु पर्यो होइन जसले चाहिँ गरेकै छैन त्यसले चाहिँ पाउने र गर्नेले नपाउने जुन खाले एउटा अवस्थाहरू पनि बनिरहेछ यसलाई चाहिँ वास्तवमा नीतिगत ढंगले बरु जसले राम्रो गर्छ राम्रो गर्नेलाई चाहिँ यसले त्यो अपर्च्युनिटी पाउँछ त्यो अवसर पाउँछ है भन्ने कुरा चाहिँ नीतिमा नि खुलाइदियो भनेदेखि चाहिँ भोलि गएर ती मान्छेहरूले बास उत्साहित हुन्छन् झन् होइन उत्साहित हुन्छन् र त्यो राम्रो प्रयोगमा नै आउँछ नभए सरकारको अनुदान मात्रै भन्ने कुरोले पनि के हुन्छ भन्दा अब त्यो माया पनि हुँदो रहेछ भने ऊ आफूले पनि लगानी पनि गर्ने मेहनत पनि गर्ने र अनि उसको मेहनत र लगानी अनुसार चाहिँ सरकारले पनि त्यो खाले सुपियो सपोर्ट गर्यो भन्ने चाहिँ त्यस्तो लाग्छ पशुपति चौला अब संविधानले त भनौँ न अन्तरिम संविधानले पनि तीन खम्बे अर्थनीति भनेर अब एउटा सहकारीलाई एउटा खम्बाको रूपमा स्वीकार गर्यो तर अब अझै पनि एउटा खम्बा चाहिँ एकदमै मसिनो कमजोर जस्तो देखियो अब यसलाई बलियो बनाउनको लागि चाहिँ संविधानमा तपाईँहरू के के कुरा राख्नुहुन्छ कस्तो खालका नीति नियमहरू ल्याउनुहुन्छ जसले गर्दा तिनटै खम्बा चाहिँ बराबर हुन्छ खम्बा बराबरी बनाएर लेखेर बराबरी हुँदैन कामले बराबरी हुने हो अब अहिले भूमिका सहकारीको भूमिका क्रमशः उत्पादनका क्षेत्रमा बजारको क्षेत्रमा कारण अघि पनि मैले भने यसलाई नियमन गर्नुपर्ने कुराहरू पनि उठेका छन् अब आम जनताको आशोको विषय पनि भएको छ र धेरैभन्दा धेरै मान्छे यसमा सङ्गठित छन् झन्डै चौवालिस लाख मान्छे अहिले यो बाटो ढङ्गले सहकारी आन्दोलनमा सङ्गठित भए जानु होइन यति ठुलो जनक्षेत्र सङ्गठित भएको छ जसको जसको प्रभाव रहेछ संविधानमा धेरै लेख्न सकिँदैन संविधान सहकारी छ र सहकारी अर्थतन्त्रको तीनवटा पिल्लर मध्येको एउटा पिल्लर हो भन्ने कुरा चाहिँ यसपटकको संविधानमा पनि लेखेर गइन्छ बाँकी कुरा त्यसलाई ऐनहरूमा लेखिन्छ अनि कतिपय नियमावली सरकारका निर्णयहरूबाट हामी यस्ता विषयहरू नियमन गर्न जान्छौँ त्यसकारण महत्व छ महत्वका साथ तीन खम्बे अर्थनीति भन्नु नै संविधानले सहकारी अर्थतन्त्रलाई महत्त्वका साथ लियो भन्ने बुझ्नुपर्छ अब यसका काम गतिविधिले मान्छेलाई ज्यादा प्रभावित गर्ने अनि यो यो महत्त्वपूर्ण पक्ष हो भन्ने कुरा चाहिँ उसका काम उसका उत्पादनमा लाग्छ अब तपाईँ हाम्रै बजार बकुल सर्व सुविधा सम्पन्न केयन प्लाजा प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item पूजा सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केएन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उनापचास दुई सय अस्सी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ टाइम चेन्ज अहिले बिहानको आठ बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह किल्ने जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घण्टा एम्बुलेन्स एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार जोनी ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हाडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घुडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बाघ युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा